亲爱的。 अर्थने माया मार्यो बेथाको दुनियामा किन मलाई एक्लै छाड्यो मायाको अर्थलाई यसरी तौलिदियो म एक्लै पाउन गाह्रो छ पाएको घुमाउनु छ चाहेको पाउन गाह्रो छ पाएको घुमाउनु छ आँखाभरि आसुली हात के लाने भित्ता समाउनु छ किन यसरी बिना अर्थले माया मार्यो बेथाको दुनियामा किन मलाई एक्लै छाड्यो पीडाहरू भित्र नै लुक्छ हृदय क्रीडाले दुख्छ पीडाहरू भित्र नै लुक्छ छोडेदा आफैले समान्नु पर्नेछ किन यसरी बिना अर्थले माया मार्यो बेथाको दुनियामा किन मलाई मायाको अर्थलाई यसरी तौलिदियो जहाँमा एक्लै रुमलिनु थियो किन यसरी बिना अर्थले माया मार्यो बेताको दुनियामा किन मलाई एक्लै छ किन यस